अपियर भिसामा जर्मन जानको लागि एकमात्र गन्तव्य स्थान green mountain education consultancy German भाषा सहित मात्र रु एक लाख तिस हजारमा भरतपुर सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास चौन्न पाँच सय नौ टाढी सम्पर्क शून्य छप्पन्न पाँच साठी पाँच सय बिस पूर्णिया उच्च स्तरीय टोलीद्वारा कंग्रेस र एमालेका शीर्ष नेताहरूबीच भेटवार्ता मुलुकको पछिल्लो राजनैतिक अवस्था दुई पार्टी र दुई देशबीचको सम्बन्ध लगायतका विषयमा छलफल नेपाली सेनाका प्रति विक्रम राणा रथीमा बडुवा कंग्रेस केन्द्रीय समितिको बैठक आज पनि जारी अधिकारी हत्याका आरोपीमाथि अनुसन्धानका लागि जिल्ला अदालत चितवनद्वारा दोस्रो पटक म्याथव संविधान सभाका समानुपातिक तर्फका उम्मेद्वार सियाराम प्रसाद सुहाको गिरफ्तारीप्रति ए नेकपा माओवादीद्वारा आपत्ति सिरियामा दुई वर्षदेखि जारी गृह युद्धका कारण सिरियन शरणार्थीको अवस्था दयनीय एक हिन्दू युवकको हत्या गरेको आरोपमा सत्ताधारी दलका आठ विद्यार्थीलाई बङ्गलादेशको एक अदालतद्वारा मृत्युदण्डको सजाय तर विश्व फुटबलको नियमनकारी निकाय फिफाले जारी गरेको नयाँ वरियता क्रममा नेपाल सात स्थान तल झर्यो नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच हलसँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot com dot एनपीबाट संसारभरि केही साधन सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा तपाईँलाई स्वागत छ सहकर्मी सुजितासँगै म सम्झना अब समाचार विस्तारमा सरकारले नेपाली सेनाका उपरथी प्रति विक्रममा राणा शाहलाई रथीमा बढुवा गरेको छ मन्त्री परिषदको आज बसेको बैठकले राणालाई बलाध्यक्ष रथीको जिम्मेवारी दिने निर्णय गरेको छ मन्त्री परिषद बैठकले रथी पवन बहादुर पाण्डेलाई बलाधिकृत रथीको जिम्मेवारी तोकेको छ त्यस्तै अछामको बुढी गंगा जलविद्युत आयोजना निर्माणको लागि चाहिने दुई अरब बयानब्बे करोड रुपियाँ ऋण सहयोग जुटाउनका लागि विद्युत विकास विभागका महानिर्देशकको नेतृत्वमा पाँच सदस्यीय टोली गठन गरेको सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्री माधव पौडेलले जानकारी दिनुभयो मन्त्री परिषद बैठकले मुक्त कमैया पुनर्स्थापना समस्या समाधानको आयोग म्याद दुई हजार एकहत्तर असारमा शान्तसम्मलाई थप गरेको छ बैठकले नेपाली सेनाका प्राविधिक तर्फका तीनजना महासेनालाई सहायक रथीमा बढुवा गरेको छ त्यस्तै न्याय सेवामा प्रथम श्रेणीमा कार्यरत महेश कुमार थापालाई विशिष्ट श्रेणीमा बढुवा गरेको सरकारका प्रवक्ता पौडेलले जानकारी दिनुभयो काठमाडौँमा रहेको छिमेकी राष्ट्र चयनको उच्चस्तरीय राजनैतिक टोलीले आज नेपाली कंग्रेस र नेकपा मालेका शीर्ष नेताहरूसँग भेटवार्ता गरेको छ चिनिया टोलीले कंग्रेस नेतृत्वसँग सभापति सुशील कोइरालाको निवास महाराजगंजमा र एमाले नेतृत्वसँग एमाले मुख्यालय बल्खुमा छुट्टा छुट्टी भेटवार्ता गरेको हो कंग्रेस विदेश विभाग प्रमुख सुजाता कोइरालाले मुलुकको पछिल्लो राजनैतिक अवस्था दुई पार्टी र दुई देशबीचको सम्बन्ध तथा आपसी सहयोग लगायतका विषयमा छलफल भएको जानकारी दिनुभयो उहाँले सबै दलहरूबीच सहमति कायम गरी नयाँ संविधान निर्माणमा लाग्न सिनिया टोलीले सुझाव दिएको जानकारी दिनुभयो त्यस्तै एमाले मुख्यालय बल्खुमा भएको भेटमा पनि सिनिया टोलीले सहमतिकै लागि जोड दिएको एमाले जनाएको छ चिनिया टोलीले हिजो माओवादी नेताहरूसँग छलफल गरेको थियो चिनिया कम्युनिस्ट पार्टीका विदेश मामिला सम्बन्धी उपमन्त्री आइपिङ नेतृत्वको चौध सदस्यीय टोली चार दिने नेपाल भ्रमणका क्रममा अस्ति काठमाडौँ आइपुगेको हो दक्षिण एसिया तथा प्यासिफिक मामिला हेर्ने जिम्मेवारी तोकेका पिङ नेतृत्वको टोलीले नेपालको राजनीतिबारे प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गरेर फर्कने कार्यक्रम छ नेपाली कंग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी छ पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरू भएको दोस्रो दिनको बैठकमा हिजो बोल्न बाँकी रहेका सदस्यहरूले धारणा राख्ने क्रम चलिरहेको छ हिजो सत्रजना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका थिए कंग्रेसमा पहिलो संविधान सभा समानुपातिक तर्फबाट सभासद बनेकाहरूलाई फेरि सभासद नबनाउन नेपाली कंग्रेसभित्र दबाव बढेको छ बैठकमा बोल्दै केन्द्रीय सदस्यहरूले नयाँ क्षमतावान र प्रभावशाली नेताहरूलाई अवसर दिँदा पार्टी व्यवस्थापनमा पनि सहयोग पुग्नेमा जोड़ दिएको केन्द्रीय सदस्य राजन प्रसाद पन्तले जानकारी दिनुभयो त्यस्तै निर्वाचनमा पुर्याएको योगदानलाई पनि समानुपातिक तर्फको सभासद छनौटको आधार बनाउनु परेमा धेरैको सुझाव आएको नेता पन्तले बताउनु भएको छ अन्तर्घात भयो भन्दै पार्टीमा परेका निवेदनहरूलाई गम्भीरतापूर्वक अध्ययन र अनुसन्धान नगरिएमा पार्टीलाई आगामी दिनमा पनि क्षति पुग्न सक्ने कतिपयले तर्क गरेका छन् उजुरी माथिको छलफल गर्दा भन्दा पहिला समानुपातिकतर्फको उम्मेद्वार बनेकाहरू विरुद्ध परेको उजुरीमाथि छानबिन गरेर टुङ्गो लगाउनु पर्नेमा धेरैले सुझाव दिएका छन् गोर्खा फुजेलका कृष्ण अधिकारी हत्या प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई जिल्ला अदालत चितौनले दोस्रो पटक म्याद थप गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ अझै भनिने चितौनका परशुराम पौडेलमाथि अनुसन्धान गर्न दोस्रो पटक तेह्र दिनको म्याद दिएको जिल्ला अदालत चितवनका श्रेष्ठदार वेद्याधर पौडेलले जानकारी दिनुभयो उनलाई यसअघि अदालतले अनुसन्धानका लागि बाह्र दिनको म्याद दिएको थियो बुधबार पहिलो पटक थपेको म्याद सकिएको थियो उनलाई गएको मङ्सिर एक्काइस गते पक्राउ गरिएको थियो यसअघि दिएर पारिवारिक भेटका लागि गोर्खाबाट चितवन आएका बेला अधिकारीको दुई सालमा रत्नगरमा हत्या गरिएको थियो पीडित परिवारले तत्कालीन समयमा एघारजना मात्रै किटानी जाहेरी दिए पनि अहिलेसम्म कारवाही गरिएको थिएन अधिकारीका बुबा नन्दप्रसाद र आमा गङ्गामाया दोषीलाई पक्राउ गरी कारवाहीको माग गर्दै दोस्रो पटक राजधानीमा अनसनमा बसेपछि प्रहरले अर्का एक व्यक्तिलाई पक्राउ गरेको हो भरतपुर नौ निवासी पौडेललाई दुई माओवादीले आफ्नो कार्यकर्ता भएको दावी गर्दै आएका छन् उनीमाथि अनुसन्धान जारी रहेको चितवन प्रहरीले जनाएको छ यसअघि सो घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका गोर्खाका रामप्रसाद अधिकारीलाई प्रमाण नपुगेको भन्दै प्रहरले गएको सोचमा रिहा गरेको थियो जिल्ला सरकारी वकिलको कार्यालय चितवनले प्रमाण नपुगेको भन्दै हाजिरी जमानीमा छाड्न पत्रचार गरेपछि उनलाई छाडिएको थियो ए माओवादीले भने यस्ता घटना सत्य निरूपण आयोग बनाएर छानबिन गर्न माग गर्दै आएको छ एकीकृत नेकपा माओवादीले सियाराम प्रसाद कुशवाहाको गिरफ्तारप्रति आपत्ति प्रकट गरेको छ ए माओवादीको भोजपुरा राज्य समितिका सचिवालय सदस्य तथा संविधान सभाका समानुपातिक तर्फका उम्मेद्वार कुशवाहालाई प्रहरीले बिना कारण गिरफ्तार गरेको भन्दै आपत्ति प्रकट गरेको छ ए माओवादीका प्रवक्ता अग्नि प्रसाद सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा कुशवाहाको बिना कारण गिरफ्तार भएको प्रति पार्टीको गम्भीर ध्यानक्षण भएको उल्लेख गरिएको छ विज्ञप्तिमा भनिएको छ काशी प्रसाद तिवारी हत्या आरोप लगाइएको भए पनि कमरेड कुसुवाको न त उक्त घटनामा कुनै संलग्न छ न कुसुवा विरुद्ध कुनै उजुरी नै परेको छ हाम्रो पार्टी यस प्रकार हाम्रा कार्यकर्तालाई गिरफ्तार गरी गरी झुट्टा मुद्दामा फसाउने प्रयत्नको घोर विरोध गर्दछ र कमरेड कुशवाहालाई तुरन्त रिहा गर्न जोरदार माग गर्दछ केही वर्ष अघि वीरगंजमा भएको विश्व हिन्दू युवा संघका अध्यक्ष काशीराम तिवारीको हत्यामा संलग्न भएको आरोपमा पर्साका प्रहरी नायब निरीक्षक रुद्रराज कण्डेलको नेतृत्वमा गएको प्रहरीको टोलीले सोमबार चितवनको भण्डाराबाट कुशवाहालाई पक्राउ गरेको हो प्रहरीको विशेष टोलीले सुराकीको विशेष सूचनाका आधारमा कुशवाहालाई पक्राउ गरी थप अनुसन्धान निर्माणका लागि पर्सा ल्याइएको जिल्ला प्रहरी कार्य पर्साले जनाएको छ अठाइस वर्षीय फिरोज एमावधिको समानुपातिक तर्फको सूचीमा एक सय सडसठी नम्बरमा रहेका छन् उनी एमावती नेता प्रभु शाह मन्त्री भएका बेला स्वकीय सचिव समेत बनेका थिए कुशवा रौतहटको हतियाई गाविस वडा नम्बर पाँच जमुनिया टोलका स्थायी बासिन्दा हुन् सियारामलाई जिल्ला प्रहरी कार्यालय पर्साले सोमबार नै पत्रकार सम्मेलन गरेर सार्वजनिक समेत गरेको छ पत्रकार सम्मेलनमा पर्साका प्रहरी उपरीक्षक धीरज प्रताप सिंहले तिवारीको हत्यामा यसअघि दुई हजार साल भाद्र बाइस गति पक्राउ परेका रौतहटके प्रेमपुर गुनाही घर भएका अमन प्रसाद कुशवाहाको बयानका आधारमा सोमबार सियारामलाई पक्राउ गरिएको बताउनुभयो संविधान सभाको दोस्रो निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेद्वार बनेका उम्मेद्वारहरूले चुनाव जित्नको लागि ठूलो रकम खर्च गरेका खबरहरू आइरहेका समयमा नेपाली कंग्रेसका महामन्त्री प्रकाश सिंहले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्नुभएको छ काठमाडौँ क्षेत्र नम्बर एकबाट बेसी उम्मेद्वार सिंहले भने निर्वाचन आयोगले तोकेको भन्दा झण्डै साढे दुई लाख रुपियाँ कम खर्चिनु भएको छ सिंहले आज जिल्ला निर्वाचन आयोगको कार्यालयमा बुझाउनु भएको आफ्नो निर्वाचन खर्च विवरणमा सात लाख त्रिहत्तर हजार चार सय नब्बे रुपियाँ खर्च गरेको उल्लेख छ सिंहले चुनाव अवधिभर मतदाता नावली तथा सिडी खरिदका लागि पाँच सय सवारी साधनका लागि चौरासी हजार तथा सवारीमा इन्धन राख्न अठाइस हजार आठ सय चालिस रुपियाँ खर्च भएको विवरणमा निर्वाचन आयोगमा पेश गर्नुभएको छ यसै पर्चा छपाईका लागि बैसठी हजार एक सय पचास आमसभा तथा गोष्ठीका लागि अडसठी हजार प्रचार प्रसारका लागि पच्चिस हजार कार्यालय सञ्चालनको लागि साठी हजार कार्यकर्ता परिचालनको लागि दुई लाख बुथ खर्चका लागि दुई लाख बिस हजार र विविध कामका लागि पच्चिस हजार रुपियाँ खर्च भएको सिंहले निर्वाचन आयोगमा पेश गरेको निर्वाचन खर्च विवरणमा उल्लेख छ निर्वाचन आयोगले चारमा भएको संविधान सभाको दोस्रो निर्वाचनमा एउटा उम्मेद्वारले दस लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरेको थियो निर्वाचन आयोगले आफूले तोकेको भन्दा बढी रुपियाँ खर्च गरेको प्रमाण फेला परे उम्मेद्वारमाथि कारवाही गर्ने बताएको थियो अर्थमन्त्री शङ्कर प्रसाद कोइरालाले गरिबले कर तिरेको पैसा दुरुपयोग गर्ने या अनुत्पादक ढङ्गले पैसा थुपार्ने सुविधा कसैलाई नभएको बताउनु भएको छ उद्योग मन्त्रालयको चौमासिक समीक्षा बैठकमा बोल्दै कोइरालाले जनता प्रत्यक्ष लाभान्वित हुने बजेटले सम्बोधन गरेका विषयलाई तत्काल अघि बढाउन आग्रह गर्नुभयो उहाँले तुलनात्मक हिसाबले अहिले लगानी मैत्री वातावरण बनेको दावी गर्दै मन्त्रालयले पहिलो चौमासिकमा गरेको भौतिक र वित्तीय प्रगति निराशाजनक फरक नभएको बताउनुभयो चारैतिरबाट गुनासो आउने कम्पनी रजिस्ट्रारको कार्यालयमा समेत अनलाइन सेवा सुरु भएको भन्दै अन्य निकायमा पनि यस्तो सेवाको खाका लिएर आउन आग्रह गर्नुभयो चितवनमा दुई वर्षदेखि फरार रहेका ज्यान मुद्दाका अभियुक्त पक्राउ परेका छन् पश्चिम चितवनको मंगलपुरका विराज विकको हत्यामा संलग्नको आरोप लागेका मंगलपुर दुईका विश्वप्रकाश बास्तोलालाई बुधबार साँझ प्रहरी पक्राउ गरेको हो बास्तोलालाई बिहिबार नै अदालत पेश गरिने चितवनका प्रहरी नायब उपरीक्षक संजय बहादुर रावतले जानकारी दिनुभयो विराज विकको धारिलो हत्यार प्रयोग गरी दुई हजार असोज एक गते हत्या भएको थियो घटना लगतै प्रहरीले एघारजनालाई पक्राउ गरेकोमा एकजनालाई अदालतले साधारण तारिकमा छाडेको छ भने अरू दसजना पक्षका लागि थुनामा छन् वास्तुला विरुद्ध दुई हजार उनासत्तरी असोज आठ गते भरतपुर तेह्र कल्याणपुरका अमृत कुमार श्रेष्ठलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको पनि अभियोग छ सिमीचौर नौबाट अर्काखाँची सुपा देउराले दर्शनको लागि साँदै गरेको लो एक छ चौध तेह्र नम्बरको जीव दुर्घटनामा परि सोह्रजना यात्रु घाइते भएको जिल्ला प्रहरीकाले गोलमेले सुनाएको छ दुर्घटनामा सिमीचौर थिनका बयालिस वर्षीय निर्बहादुर थापा अठार वर्षीय दीपक पाण्डे र ओडा नम्बर चारका उन्नाइस वर्षीय सन्तोष पाण्डे गम्भीर घाइते भएका छन् त्यस्तै ओडा नम्बर चारका सत्र वर्षीय सागर पाण्डे तीस वर्षीय कमला पाण्डे अडतिस वर्षीय माया पाण्डे र चालिस वर्षीय हेमबहादुर पाण्डे पनि घाइते भएका छन् घाइते सबैको जिल्ला अस्पताल तमगासमा उपचार भइरहेको छ नेपाल प्रेस युनियन युनियन नेपालले नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासङ्घ विरुद्ध घोषणा गरेको आन्दोलन स्थगित गरेको छ पत्रकार महासङ्घले नयाँ सदस्यता वितरणको निर्णय फिर्ता लिएपछि प्रेस युनियनले शनिबार महासङ्घको केन्द्र र शाखामा दिने भनेको धरना स्थगित गरेको हो जिल्ला शाखाको सिफारिसमा वास्तविक पत्रकारलाई सदस्यता उपलब्ध गराउन र विधान विपरीत अभि अनियमितता गर्नेहरूमाथि आवश्यक कार्यवाही गर्न निष्पक्ष छानबिन आयोग गठन गर्न माग गरेको छ साथै त्यस्तो प्रवृत्तिलाई पुनः दोहोरिन नदिने प्रबन्ध मिलाउन युनियनले माग गरेको छ चितवनमा मङ्सिर महिनामा माफ्से चेकिङबाट तीस हजार राजस्व सङ्कलन भएको चितवनका ट्राफिक प्रमुख रविन्द्र श्रेष्ठले जानकारी दिनुभयो मङ्सिर महिनाभर गरिएको चेकबाट तीसजनालाई कारवाही गरिएको श्रेष्ठले बताउनुभयो कारवाहीमा परेमा पच्चिसवटा मोटरसाइकल तीनवटा ट्रक एउटा कार र एउटा ट्र्याक्टर रहेका छन् पछिल्लो समय मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कारवाही प्रक्रियाले तीव्रता पाएसँगै माफ्से गरेर चलाउने चालकको संख्या पनि घटेको बताइएको छ पालो रिपोर्टको चितवन जिल्लामा एक हजार चार सय साठी जनाको रक्त परीक्षण गरिएकोमा जनालाई एसआइभी संक्रमण भेटिएको छ जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुर अस्पताल र एएचएफ संस्थाको संयुक्त आयोजनामा घुम्ती रक्त परीक्षण शिविरमा यस्तो भेटिएको हो यसै सन्दर्भमा रहेर सहकर्मी सुजिता हमालको एक रिपोर्ट जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको अगुवाईमा सुरु भएको रगत परीक्षण परामर्श र उपचार सेवामा परीक्षण गराएका एक हजार चार सय साठी जना मध्ये दसजनामा संक्रमण देखिएको एचआइभी सम्बन्धी काम गर्दै आएको संस्था एएसएफले जनाएको छ यसरी गाउँ गाउँमा रक्त परीक्षणमा संक्रमण देखिनुले अझै मानिस खुल्न नसकेको देखिन्छ एचआइभी संक्रमित खुलेर आउन नसकेको यो अवस्थामा उनीहरूलाई चेतना फैलाउँदै गाउँ गाउँमा घुम्ती रक्त परीक्षण शिविर सञ्चालन गरिएको छ जिल्ला जनस्वास्थ्य कार्य भरतपुर अस्पताल र एएचएफ संस्थाको संयुक्त आयोजनामा घुम्ती रक्त परीक्षण शिविर सञ्चालन गरिएको हो परीक्षण गरिएका ठाउँहरू मध्ये बचौली शक्तिखोर दारेचोक मङ्गलपुर लगायतका क्षेत्रमा संक्रमित फेला परेको बताउनुहुन्छ जिल्ला एड्स समन्वय समितिका संयोजक रामहरि नेउपाने निश्चित रूपमा हामीले बछौली गाउँ विकास समितिबाट एचआइभीको परीक्षण सेवा हामीले सुरु गऱ्यौँ यो टेस्ट एन्ड चिट क्याम्पेन गरिरहँदा हामीले विशेष गरी बछौली शक्तिश्वरमा दुई दिन हामीले क्याम्प सञ्चालन गऱ्यौँ त्यसपछि हामीले मेघौलीमा गऱ्यौँ मङ्गलपुरमा गऱ्यौँ धारेचोकमा हामीले गऱ्यौँ समग्र हेर्दा बाह्रजना के छ भर्जु अस्पतालमा नियमित रूपमा टेस्टिङ सेवाहरू क्याम्पेनको रूपमा सञ्चालन भइरहेछ र यो गरिरहँदा दुईजना एचआइभी सबै बालबालिका पनि पत्ता लागेको छ यो क्याम्पभित्रमा अहिले चितवनमा कुल नौ सय एकसठी जनालाई एसआइबी संक्रमण भएको र संक्रमित मध्ये पाँच सय एकचालिस जनाले भरतपुर अस्पतालबाट एआरटी सेवा पनि पाउँदै आएका छन् जिल्ला एड्स समन्वय समिति चितवनले दिएको तथ्याङ्क अनुसार पछिल्लो छ वर्षको अन्तरालमा एड्सका कारण चितवनमा उनसत्तरी जनाको मृत्यु भएको छ पचास पुरुष र सोह्र जना महिलाको एड्सका कारण ज्यान गएको छ भने एकजना तेस्रो लिङ्गी र दुई बालबालिकाको पनि एड्सकै कारण ज्यान गएको छ महिला भन्दा पुरुषमा एसआईबी संक्रमितको संख्या बढी भएको पाइन्छ त्यसैले यस्तो रोगको उपचार पद्धति कस्तो छ त फेरि पनि जिल्ला एड्स समन्वय समितिका संयोजक नेउपाने यो वास्तवमा एन्टिरेक्टो भाइरल थेरापी ट्रिटमेन्ट भन्छ एआरटी एचआइभी सङ्क्रमित साथीहरूले खाने उपचार पद्धति यसको एउटा स्टेज हुन्छ सिडिफो काउन्ट भन्छ त्यो चाहिँ तिन सय पचासभन्दा तल भयो भने इम्युनिटी पावर चाहिँ बढाउनु लागि औषधि खाइन्छ क्वालिटी केयरको लागि त्यो भर्दु अस्पताल उपलब्ध छ त यो उपचारले चाहिँ विशेष गरी एआरबी औषधि भनिन्छ त्यो डाक्टर साहबहरूले ट्रेन डाक्टर साहबहरूले प्रोभाइड गर्नुहुन्छ त्यो औषधि आजीवन खानुपर्ने हुन्छ होइन अब यसको चाहिँ प्रोसिड्योरै छ अब यो भन्दा लामो हुन्छ होइन तर त्यो औषधि चाहिँ त्यो सङ्क्रमित साथीहरूलाई धेरै राम्रो औषधि हो इम्युनिटी पावर बढाउन र चाहिँ सिडिफो काउन्ट बढाउन चाहिँ जस धेरै राम्रो त्यसैले यस्ता रोग लाग्नबाट सुरुमा व्यक्ति नै स्वयं सचेत हुनु आवश्यक छ यदि रोग लागिहालेमा लुकाउने होइन कि आफ्नो समस्या खुलस्त पारेर चिकित्सकसँग परामर्श लिनु नै उचित हुन्छ समाजमा एसआइबी संक्रमितलाई घृणा होइन कि माया दिनु आवश्यक छ संसदको र सरकारका बारेमा जनचासो बढिरहेको बेला नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले एमालेलाई सत्तामोह नभएको दावी गर्नुभएको छ जनताले नेपाली कंग्रेसलाई पहिलो र एमालेलाई दोस्रो दलका रूपमा चयन गरेकोले सरकार निर्माणको जिम्मा कंग्रेसकै भएको बताउनु भएको छ सम्मानजनक रूपमा यी दुवै दलका बीचमा समझदारी नभए एमाले प्रतिपक्षमा बस्न पनि तयार रहेको उहाँले प्रश्न पार्नुभयो कंग्रेसप्रति सारा गर्दै उहाँले भन्नुभयो सरकार निर्माणमा सबैलाई सहभागी गराउनुपर्छ दम्बका भरमा अरूलाई स्थान नदिएर सरकार बनाउन हुँदैन सहमति सरकारको आवश्यकतामा जोड दिँदै उहाँले भन्नुभयो हिजो माओवादीको दम्ब र अहंकारले नै उसलाई तेस्रो पार्टीमा जनताले झारेका हुन् एमालेलाई सरकारमा जान कुनै व्यग्रता नरहेको र सरकारमा नजाँदैमा एमालेको रातिको निद्रा पनि नखोसिने उहाँले बताउनुभयो सरकार निर्माणका सन्दर्भमा कुरा नमिले एमाले प्रतिपक्षमा रहने पनि उहाँले बताउनुभयो तराई क्षेत्रमा केही दिनमै शीतलहर चल्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ अहिलेसम्म शीतलहर नदेखिए पनि सीमावर्ती क्षेत्रमा यसको प्रभाव रहेकाले छिट्टी नेपालमा पनि आउन सक्ने मौसमवेदले बताएका छन् मौसमवेदका अनुसार देशको उत्तर पूर्वी भागबाट न्यून चापीय क्षेत्र विकास भएको र दक्षिणपट्टि भारतीय क्षेत्रमा शीतलहरको प्रभाव देखिएकाले मौसम बदली भएको हो शुक्रबारदेखि मौसममा सुधार भए पनि पहाड़ी क्षेत्रमा हिमपात हुने र तराई तथा उपत्यकामा हुस्सो लाग्ने क्रम भने कायमी रहने महाशाखाले जनाएको छ पूर्वी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना छ मौसम बदली भए लगत्तै देशभर चिसो बढेको छ पालो अर्पण सुनावाजको अर्पण आवाजमा हिजो हामीले सोधेका थियौँ संविधान सभाको निर्वाचन भएको एक महिना पुग्दासम्म संविधान सभा गठन नहुनुलाई तपाईँ के भन्नुहुन्छ यी दलहरूको आन्तरिक समस्या बे असन्तुष्टलाई मनाउन जस्तै परम्पराको निरन्तरता तपाईँले पठाउनु भएको अन्तिम मत परिणाम यस्तो रहेको छ यी दलहरूको आन्तरिक समस्या भन्नेमा एकचालिस प्रतिशत बे असन्तुष्टलाई मनाउन भन्नेमा सत्ताइस प्रतिशत र परम्पराको निरन्तरता भन्नेमा बत्तीस प्रतिशत मत व्यक्त गर्ने तपाईँ सम्पूर्णमा हाम्रो धन्यवाद धन्यवाद अब भोलिका लागि हाम्रो प्रश्न छ छिमेकी राष्ट्र चयनका उच्च स्तरीय राजनैतिक टोलीले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 भएर अन्य देशमा शरण लिइरहेका नागरिकहरूको अवस्था निकै कमजोर बनेको छ सिरियामा जारी गृहयुद्धको कारण विस्थापित भएर लेबनान पुगेका लाखौं मानिसहरूको अवस्था निकै निकै कमजोर रहेको बीबीसीले जनाएको छ लेबनानका उच्च हिमाली क्षेत्रमा बसिरहेका शरणार्थीहरू खाना र कपडाको अभावमा छटपटाइरहेको बताइएको छ सिरियाबाट विस्थापित भएकाहरूको संख्या दस लाखभन्दा बढी रहेको बताइएको छ त्यहाँका नागरिक टर्की इराक लेबनान लगायतका क्षेत्रमा शरणार्थी जीवन बिताइरहेका छन् अब खेल समाचार विश्व फुटबलको नियमनकारी निकाय फिफाले जारी गरेको नयाँ वरियता क्रममा नेपाल सात स्थान तल छरेको छ फिफाले आज सार्वजनिक गरेको वरियता क्रममा नेपाल एक सय बहत्तर स्थानमा पुगेको छ यसअघि नेपाल एक सय स्थानमा थियो नयाँ वरियता क्रममा दक्षिण एसिया शाखा सबै देशको वरियता क्रम तल झरेको छ एघार स्थान तल छरेर पनि अफगानिस्तान सागमा बद्ध देशहरूमा शीर्ष स्थानमा रहेको छ स्थान तल छरेको भारत एक सय चौन्न स्थानमा आइपुगेको छ मालदिप्स एक सय त्रिसठी स्थानमा छ मालदिप्स चौध स्थान तल छरेको हो आठ स्थान तल छरेको बङ्गलादेश एक सय चौसठीौँ स्थानमा छ भने तीन स्थान तल छरेको श्रीलङ्का एक सय उनासत्तर स्थानमा छ पाकिस्तान नेपाल भन्दा एक स्थान तल छरेको छ पाँच स्थान तल छरेको पाकिस्तान एक सय सत्रौँ नम्बरमा रहेको छ भुटान दुई सय सातौँ स्थानमा कायमी छ भिपा क्रममा शीर्ष अठार देशमा कुनै परिवर्तन भएको छैन स्पेन शीर्ष स्थानमा छ भने जर्मनी दोस्रो अर्जेन्टिना तेस्रो कोलम्बिया चौथो र पोर्चुगल पाँचौँ स्थानमा छ र चितवनमा जारी शिव पौडेल स्मृति अन्तर टी ट्वेन्टी राष्ट्रिय क्रिकेट अन्तर्गत आज भएको पहिलो खेलमा बोस्टन इन्टरनेसनल कलेज भरतपुर तीन विकेटले विजयी भएको छ टसारेर पहिले ब्याटिङ गरेको साइनिङ कलेजले उन्नाइस दशमलव दुई ओभरमा अल आउट हुँदै एक सय रन बनाएको थियो उसका लागि दिपेश घिमिरे सर्वाधिक अठाइस रन बनाएका थिए बोस्टनका प्रदेव टन्डनले तीन विकेट लिएका थिए एक सय एक रनको विजय लक्ष्य बोस्टनले सत्र दशमलव तीन ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा वीरेन्द्र ए विजयी भएको छ सितेर ब्याटिङ गरेको वीरेन्द्रले प्रेरणा सामु दुई सय एकचालिस रनको लक्ष्य पेश गरेको थियो वीरेन्द्रले दिएको लक्ष्य पछ्याउने क्रममा प्रेरणाले पन्ध्र दशमलव चार ओभर खेलेर पुरै विकेट गुमाउँदै अडसठी रन मात्र जोड्न सक्यो वीरेन्द्र एले पुरै ओभर खेलेर छ विकेटको क्षतिमा दुई रन जोडेको थियो वीरेन्द्रका लागि Rajesh Pulami man of the match भए बुलेटिन गन्तीमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक चिनिया उच्च स्तरीय टोलीद्वारा कंग्रेस र एमालेका शीर्ष नेताहरूसँग भेटवार्ता मुलुकको पछिल्लो राजनैतिक अवस्था दुई पार्टी र दुई देश बीचको सम्बन्ध लगायतका विषयमा छलफल नेपाली सेनाका प्रथिप्रदीप विक्रम राणा रथीमा बडुवा कंग्रेस केन्द्रीय समितिको बैठक आज पनि जारी अधिकारी हत्याका आरोपीमाथि अनुसन्धानका लागि जिल्ला अदालत चितवनद्वारा दोस्रो पटक थप संविधान सभाका समानुपातितर्फका उम्मेद्वार सियाराम प्रसाद कुशवाहको गिरफ्तारीप्रति ए नेकपा माओवादीद्वारा आपत्ति सिरियामा दुई वर्षदेखि जारी गृहयुद्धको कारण सिरियन शरणार्थीको अवस्था दयनीय एक हिन्दू युवकको हत्या गरेको आरोपमा सत्ताधारी दलका आठ विद्यार्थीलाई बङ्गलादेशको एक अदालतद्वारा मृत्युदण्डको सजाय र विश्व फुटबलको नियमनकारी निका फिफाले जारी गरेको नयाँ वरियता क्रममा नेपाल सात स्थान तल छर्यो साँझ पाँच बजे कर्पण बुलेटिन सकियो सहकर्मी सुजितासँगै म सम्झना बिदा हुन्छु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 राम्रा राम्रा गहना लिन हरे कृष्ण हरे राम सुनचाँदी पसलमा माने जाऊ राम्रा राम्रा गहना लिन हरे कृष्ण हरे राम सुन चाँदी पसलमा नै जाऊ हजुर हामी कहाँ स्वदेशी तथा विदेशी दक्ष कालीगढद्वारा तयार गरिने आधुनिक आकर्षक सुनसादीका गहना पाउनका साथै अर्डर अनुसार तयार गरिन्छ साथमा कम्प्युटर प्रविधिबाट नापतोल गरी खरिद बिक्री गरिने एवं सम्पूर्ण राशि अनुसारको पत्रहरू पाइने एकमात्र पसल सम्पर्क हरे कृष्ण हरे राम सुनचाँदीको पसल रत्नगर दुई हाई स्कुल रोड टाढी फोन नम्बर शून्य मोबाइल नम्बर अन्ठानब्बे चार चौन्न तेइस एक सय सोह्र प्रोपराइटर कृष्ण ढकाल र सम्झौता ढकाल मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न अन्ठानब्बे पाँच सय तिरासी शत प्रतिशत ग्यारेन्टीका साथ आयुर्वेदिक उपचार जाडक्सी खान छुटाउने दस केजीसम्म शरीरको मोटोपन घटाउने इजी टी एट डाइट लिप्रो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 सुन्नुहोस् न एकमात्र कविता ललो कवि छिटो भन मलाई हतार छ के मेरी बुढी भन्छे दिनरात गहना ल्याइदे साने मेरी बुढी भन्छे दिनरात गहना ल्याइदे साने राम्रा राम्रा गहना लिन नेताज्यू मह कहाँ जाने वीर कति नल्याउ कवि खुसी सङ्ग रमाऊ राम्रा राम्रा गहना लिन हरे कृष्ण हरे राम सुनचाँदी पसुल मानै जाऊ राम्रा राम्रा गहना लिन हरे कृष्ण हरे राम सुनचाँदी पसुल मानै जाऊ हजुर हामी कहाँ स्वदेशी तथा विदेशी दक्ष कालीगढद्वारा तयार गरिने आधुनिक आकर्षक सोनसादीका गहना पाउनका साथै अर्डर अनुसार तयार गरिन्छ साथमा कम्प्युटर प्रविधिबाट नापतोल गरी खरिद बिक्री गरिने एवं सम्पूर्ण राशि अनुसारको पत्रहरू पाइने एकमात्र पसल सम्पर्क हरे कृष्ण हरे राम सुनचाँदीको पसल रत्नगर दुई हाई स्कुल रोड टाढी फोन नम्बर शून्य छपन्न पाँच एकसठी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 इट्टा गिटी बालुवा कहाँबाट ल्याउने होला भनेर सोचिराखेको नि ल दाई पनि हाम्रै जयमेङ्लाको मामा भान्सा रिङपोल उद्योगमा जानुहोस् न त्यसपछि त तपाईँको सपना पुरा भइहाल्छ नि ए ल ल अनि तिमी चाहिँ कता हिँडेको नि ल कता हुनु नि घरको लागि फर्निचरको सामान चाहिएको थियो थियो त्यसैले गुणस्तरीय फर्निचरका सामान लिनको लागि मामा भान्जा फर्निचर उद्योगतिर हिँडेको नि हजुर हामी कहाँ स्वदेशी तथा विदेशी कालीगरद्वारा तयार गरिएका घर सजावटका फर्निचर विवाहका फर्निचर झ्याल ढोका काठ चिरानीको व्यवस्था दाउरा बिक्री गरिनुका साथै सिमेन्टबाट निर्मित ग्यारेन्टेड रिङ पोल खाबा अर्डर बोमिजिम पाइन्छ एवं निर्माण कार्यको लागि इट्टा गिट्टी बालुवा ग्राबेल माटो ट्रक ट्र्याक्टर भाडामा चाहिएमा सदैव हामीलाई सम्झनुहोस् साथमा होम डेलिभरीको व्यवस्था सम्पर्क मामा भान्जा फर्निचर उद्योग रत्नगर आठ निपनी चोक तथा मामा भान्जा रिङपल उद्योग रत्नगर तेह्र जयमङ्गला पेट्रोल पम्पको अगाडि प्रोपराइटर राजेन्द्र कटेल मोबाइल नम्बर अन्ठानब्बे चार पचास छब्बिस आठ सय बयानब्बे कृष्ण सिलवाल मोबाइल नम्बर अन्ठानब्बे चार पचास पैँसठी चार सय एकचालिस के तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ यदि गर्दै हुनुहुन्छ भने तपाईँको घर तथा अफिसलाई आवश्यक पर्ने विभिन्न साइज तथा मोडलका झ्याल ढोका साथै बैङ्क तथा अफिसका लागि चाहिने पार्टेसन फ्लोर स्प्रिङ तयार गर्नु परेमा रत्नगर कि पहिलो आल्मुनियम उद्योग ओम आल्मुनियम उद्योगलाई सधैँ सम्झनुहोस् आल्मुनियमका विशेषताहरू भन्दा सस्तो रङरोगन गर्न नपर्ने सफा गर्न सजिलो घाम पानीले नखाने खिया नलाग्ने नपसाङ्गिने हेर्दा आकर्षक देखिने सम्पर्क ओम आल्मुनियम उद्योग रत्नगर चार शीतल चोक फोन शून्य छप्पन्न पाँच बैसठी आठ सय नौ मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छत्तिस प्रोपाइटर ओम सापकोटा वर्षाको लागि सम्पर्क न्यु मनोकामना छापाना फोन शून्य छप्पन्न पाँच बयासी एक सय पन्चानब्बे हाल्मोनियमको झ्यालडोका प्रयोग गरौँ वातावरण संरक्षणमा सहयोग पुऱ्याउ ओइ सुन्न यार तेरो घर घर अगाडिको बाटो लाइन गएको बेलामा पनि झलमल देख्छु फेरि टिभी पनि हेर्छौ भन्छस् होइन के चमत्कार गरिस् तैँले चमत्कार होइन यार यो त रिस्टुर सन सोलर एन्ड सप्लाइजको कमाल हो त पनि त्यही गएर आजै सोलर किनेर घरमा राख तेरो घर पनि झलमल भइहाल्छ नि हजुर हामी कहाँ विभिन्न किसिमका solar premier solar Waaree solar solar land पाउनुको साथै इन्भर्टर र सोलरका ब्याट्रीहरू सुपथ मूल्यमा पाइन्छ साथमा अस्सी वाटको सोलर जडानमा टेबल फ्यान फ्री र एक सय तिस वाटको सोलर जडानमा डिसोम फ्री सम्पर्क restore sun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 यो डेकोरेसन सबै हाकिम चोकको भर्तुर मिनी मार्केटमा रहेको पूजा इन्टरप्राइजेसको कमाल हो म त सन्तुष्ट छु पूजा इन्टरप्राइजेसको सेवाबाट हजुर हामी कहाँ branded marble granites marble granite tiles rangoli सेनेटरीका सामानहरू ब्रान्डेड कमोड प्यानहरूका साथै जिप्सन आल्मोनियमका झ्याल ढोका कार्लिस बुट्टा वाल पुटिङ पेरिस पुटिङ सम्पूर्ण कामको लागि मिस्त्रीको सुविधा साथै आकर्षक रूपमा होम डेकोरेसन समेत गरिन्छ सम्पर्क पूजा इन्टरप्राइजेस मुख्य कार्यालय हाकिमचोक भरतपुर मिनी मार्केट अगाडि फोन शून्य छप्पन्न पाँच एकतिस पाँच सय तेह्र मोबाइल अन्ठानब्बे पाँच पचास चौसठी सात सय अठार पुनश्च हामी कहाँ स्लोप टपको लागि आकर्षक झिङ्गटी खपडा पनि पाइन्छ मत्स्य विकास केन्द्र भण्डारा चितुवनको सन्देश माछा पालनको लागि प्रचुर सम्भावना रहेको चितौन लगायत आसपासका जिल्लाहरूमा पानीको सुविधा भएको हुँदा खाली जमिनमा पोखरी निर्माण गरी माछा पालन गरौँ आय आर्जनमा वृद्धि गरौँ चितवन लगायत आसपासका जिल्लाहरूमा माछा पालनका लागि विभिन्न प्रविधिहरू उपयुक्त देखिन्छ माछा पालनबाट कयौँ गुणा फाइदा लिनको लागि विभिन्न जातका भुराहरू मिलाई प्रति कट्ठा पाँच सय भुरा पोखरीमा राख्ने गरौँ प्राविधिकहरूको सल्लाह र नर्सरी पोखरीको व्यवस्था व्यवस्था गरी बोडी भन्दा ठुलो साइजका भुरा नर्सरी पोखरीबाट उत्पादन गरी पोखरीमा छान्ने गरौँ माछालाई प्राकृतिक आहार उत्पादनको लागि पोखरीमा गोबर मल र रासायनिक मल आवश्यकता हुने हुँदा प्रति कट्ठा गोबर मल दस केजी डिएपी पाँच ग्राम र युरिया सात ग्राम पन्ध्र पन्ध्र दिनको फरकमा राख्ने गरौँ माछालाई छिटो बढाउन मल खातको अतिरिक्त दानाको आवश्यकता हुन्छ त्यसैले स्थानीय स्तरकै ढुटो र पिना बराबर मात्रामा मिलाई माछाको तौलको पाँचदेखि दस प्रतिशत दाना दिने गरौँ घाँस खाने ग्रास कार्प जातको माछालाई पोखरीको डिलमा पाराग्रास नै पेड जातको घाँस लगाई नियमित खुवाउने गरौँ माछाको वृद्धि गर्मीयामा बढी हुने हुँदा फागुन चैत्र भित्र नै पोखरीमा भुरा राख्ने गरौँ मत्स्य विकास केन्द्र भण्डारा चितवन फोन शून्य छपन्न पाँच पचास शून्य पचासी के तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ यदि गर्दै हुनुहुन्छ भने तपाईँको घर तथा अफिसलाई आवश्यक पर्ने विभिन्न साइज तथा मोडलका झ्याल ढोका साथै बैङ्क तथा अफिसका लागि चाहिने पार्टेसन फ्लोर स्प्रिङ तयार गर्नु परेमा रत्नगर कि पहिलो आल्मुनियम उद्योग ओम आल्मुनियम उद्योगलाई सधैँ सम्झनुहोस् आल्मुनियमका विशेषताहरू काठभन्दा सस्तो रङरोगन गर्न नपर्ने सफा गर्न सजिलो घाम पानीले नखाने खिया नलाग्ने नपसाङ्गिने हेर्दा आकर्षक देखिने सम्पर्क ओम आल्मुनियम उद्योग रत्नगर चार शीतल चोक फोन शून्य शून्य छप्पन्न पाँच बैसठी आठ सय नौ मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छत्तिस प्रोपाइटर ओम सापकोटा वर्षाको लागि सम्पर्क न्यू मनोकामना छापाना फोन शून्य छप्पन्न पाँच बयासी एक सय पन्चानब्बे आल्मुनियमको झ्यालडोका प्रयोग गरौँ वातावरण संरक्षणमा सहयोग पुऱ्याउ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ट